हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो र आजको आधुनिक यात्राको यो श्रृङ्खलामा मैले विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा केही समय अगाडि बजारमा आएका चर्चामा रहेका आवाजहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु विशेष गरी आज अलि मार्मिक खालका गीत सङ्गीतहरू तपाईँको माझमा मर्मस्पर्शी गीत सङ्गीत जुन गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँ हामीलाई सुने गर्छ यस्तै खाले गीत सङ्गीत आजको आधुनिक यात्राको यो श्रृङ्खलामा लिएर उपस्थित भएको छु र तपाईँले यति बेला आधुनिक यात्राको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु अहिले नेपाली गीत सङ्गीतको क्षेत्रमा समग्र नेपाली गीत सङ्गीतको क्षेत्रमा आफूलाई निकै नै अग्रस्थानमा राख्न सफल बढिसक्नु भएको छ गायिका इन्दिरा जोशी यति बेला उनै निकै नै कर्णप्रिय धनी गायिका इन्दिरा जोशीको आवाजमा रहेको एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु यस्तो माया दियो तिमीले कि उम्किन नि सकेन यो मलाई नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा साथसाथै यति बेला आधुनिक यात्राको यो श्रृङ्खलालाई तपाईँले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर यस्तै यस्तै गीत सङ्गीत तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीत अहिले नेपाली सुगम सङ्गीतको फाटमा अलि बजेको छैन अलिक कम सुनिएको छ अझ भनौँ जुन गीत सदाबहार रूपमा तपाईँ हामीले गुनगुनाइरहन्छौँ जुन गीत सुन्दा कहीँ न कहीँ तपाईँ हामीलाई यी गीत सङ्गीतले मेरै भावना बोलेको हो कि जस्तो लाग्न सक्छ त्यस्तै खाले गीत सङ्गीतहरू आधुनिक यात्राको यो श्रृङ्खलामा प्रस्तुत गर्छौँ र यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा निकै नै चर्चामा रहन सफल भएको गीत हो त्यसो त गायक पनि निकै नै चर्चित हुनुहुन्छ नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चा परिचर्चा कमाइसक्नु भएको छ नरेन्द्र प्यासी यति बेला श्रेष्ठ एल्बममा समावेश रहेको गीत तपाईँको माझमा राख्छु नरेन्द्र प्यासीको स्वरमा माया हो माया साथ मेरो जिन्दगी हौ तिमी પછી રૂલે आचरोमन गीतले भने झै चितवन जिल्लामा त पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाइ अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाइ खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन् थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको संयुक्त अभियान बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति सासै फेर्न गाह्रो भयो चारैतिर जहर छ सासै फेर्न गाह्रो भयो चारैतिर जहर छ फेरि पनि बाँचेको छु यही ठुलो खबर छ मनबाट हटायो बस्तीदेखि खेद्दै छौरे मनबाट हटायो बस्तीदेखि खेद्दै छौरे चाहे जति गरे हुन्छ तिम्रै सिङ्गो सहर छ फेरि पनि बाँचेको छु यही ठूलो खबर छ कार्यक्रम बुलबुल एउटा इरानी चरा हरेक हप्ताको बुधबार बेलुकी पौने नौ बजेको बिबिसी लन्डनको नेपाली सेवा उज्यालो नाइन्टी नेटवर्कको प्रस्तुति कार्यक्रम बुलबुल अच्युत घिमिरेको साथमा नचाहेरै उसको मन दुखाए भन्थ्यौ रे मन भन्नु पहिरो खसी पुरिएको डहर छ फेरि पनि बाँचेको छु यही ठूलो खबर छ सपनाहरू पारी छन् म चाहिँ यतावारी सपनाहरू पारी छन् म चाहिँ यतावारी तर्नलाई पुल छैन बीचमा एउटा नहर छ सासै फेर्न गाह्रो भयो चारैतिर जहर छ फेरि पनि बाँचेको छु यही ठूलो खबर छ हेलो हेलो रमेश तिमी कहाँ छौ सङ्गीता सङ्गीता म यहीँ छु नि ठिकै छ ठिकै छ रमेश अब त तिमीले मलाई समय पनि दिन नसक्ने भएछौ म रोइरे बस्छु तिमी खुसी हुन्छौ भने बुझौ तिमीले सङ्गीता होइन होइन त्यसो नभन न म तिमीलाई भेट्न आइहाल्छु नि प्लिज नरौ न नरौ न सङ्गीता ए दाई हेलमेट खोइ हेलमेट खोइ मरे ए हेर त मोटरसाइकल लड्यो हेर त मोटरसाइकल लड्यो ए मोटरसाइकल लड्यो चल जाम जाम हो यस्तै दुर्घटना हुन सक्छ सवारी साधन हतार हतारमा चलाउँदा हतार नगर्नुहोस् तपाईँलाई कसैले पर्खिरहेछ सार्वजनिक हितका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज होइन कान्छा बिहान बिहान चिया पिउँदै पत्रिका पढ्दैछस् के छ ओ त्यस्तो ताजा खबर छ नि दाई एकदम ताजा खबर होइन के छ त्यस्तो ताजा खबर आकर्षक घडेरीहरू दुई लाख तिन लाख र पाँच लाखमा धमाधम बिक्री भइरहेको ताजा खबर छ नि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 अर्पण एक सय चार थुप्रो पाँच हर्समा साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुन कुनाबाट सुनिराख्नु भएको छ र तपाईँको माझमा नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका तिनै सदाबहार गीत सङ्गीतहरू प्रस्तुत गरिराखेका छौँ र तपाईँले पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ यो विश्वास भने मैले लिएको छु र आधुनिक यात्राको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा सुमधुर आवाजलाई नै तपाईँको माझमा राख्न चाहन्छु यति बेला तपाईँको माझमा राख्न चाहन्छु केही समय अगाडि निकै नै चर्चामा रहेको गीत तपाईँ हामीलाई निकै नै मनपर्ने गीत यति बेला आधुनिक यात्राको व्यवसायमा अन्जु पन्तको स्वरमा जहाँ तिमी त्यहाँमा हुन नपाउँदा तिमी ताहामा हुन नपा तिमीलाई कस्तो छ नीधरती लाग्छ खोज्न मन लाग्छ कुन जन्ममा के पाप गरे सुन्न मन लाग्छ निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला सङ्गीत तपाईँ हुनुहुन्छ र व्यवसायमा रहेर यस्तै यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ जुन गीत सङ्गीत नेपाली गीत सङ्गीतको क्षेत्रमा सदाबहार रूपमा बजिरहन्छन् ती गीत सङ्गीत तपाईँको माझमा प्रस्तुत गरिसकेका छौँ र हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै गुणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म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 बयासी प्रोपराइटर आशिष खड्का र तारा खड्का नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात Yamaha race hundred percent Japanese टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको Yamaha race Yamaha race scooter चढी जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भाछु म त हजुर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 पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई र तपाईँलाई सुट मैला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पूर्वी चितौन के एकमात्र हिरो को आधिकारिक विक्रेता मार्शल इंपोरियम मार्शल इंपोरियम।